नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थब्लु पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot NP मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ म ध्रुवराज खनाल स्थानीय समाचार विस्तारमा श्रावण शुक्ल पूर्णिमा अर्थात् जन्य पूर्णिमाको भोलिपल्ट मनाइने गाई जात्रा पर्व आजदेखि आठ दिनसम्म विभिन्न कार्यक्रमका साथ मनाइँदैछ भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने गाई जात्रा पर्वलाई ऐतिहासिक एवं सांस्कृतिक पर्वको रूपमा लिइन्छ यो पर्व काठमाडौँ उपत्यकाको तीनवटै सहरका साथै मुलुकका मुख्य मुख्य सहरमा मनाउने गरिन्छ एक वर्ष अघिदेखि दिवंगत आफन्तको सम्झनामा पाएसम्म गाई र नपाएमा मानिसलाई गाईको रूपमा सिंगारी आफ्नो क्षेत्र वरिपरि घुमाएर यो पर्व मनाउने गरिन्छ गाईलाई घुमाउने क्रममा श्रद्धालु भक्तजनले दुध फलफुल रोटी दही चिउराका साथै अन्य परिकार पनि खुवाई सम्मान प्रकट गर्दछन् गाई जात्राका सम्बन्धमा विभिन्न भनाई प्रचलित भए पनि राजा प्रताप मल्लसँग जोडिएको प्रसङ्ग भने बढी चर्चामा छ मल्लको पुत्रको अल्पायुमै निधन भएपछि रानीले धेरै बिलौना गर्न थालिन् लामो समयसम्म शोक गरेर बसेपछि यस्तो शोक तिमीलाई मात्र परेको होइन भन्ने देखाउन राजा राजा मल्लले वर्ष दिनभित्र दिवंगत सबैको गाई जात्रा निकाल्न लगाए यो देखेपछि मात्र रानीको शोक केही घट्दै गयो भन्ने भनाइ छ राजा मल्लले आआफ्ना मरेका व्यक्तिका नाममा गाई जात्रा निकाली सहर परिक्रमा गराउनु भन्ने आज्ञाका आधारमा नै अहिलेसम्म गाई जात्रा पर्व चलेको विश्वास गरिन्छ यो चलन चलाउँदा पनि रानी पूर्ण रूपमा अस पूर्ण रूपमा सन्तुष्ट हुन नसकी शोक नै गरिरहेकाले त्यही समयबाट हास्य व्यङ्ग्यात्मक कार्यक्रम पनि सुरु भएको भन्ने विश्वास रहेको छ यसबीच गाई जात्राको अवसरमा रेडियो अर्पणले पनि आज विशेष कार्यक्रम गर्दैछ बिहान एघार बजेपछि लगातार चार बजीसम्म रेडियोले गाई जात्रा विशेष कार्यक्रम गर्नेछ चितवन प्रहरीको त्रिवर्षीय अपराध तालिका अनुसार गत आर्थिक वर्षमा हालसम्मकै सबभन्दा बढी संख्यामा मुद्दा दर्ता भएको छ जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आर्थिक वर्ष दुई हजार सत्तरी एकहत्तरमा हालसम्मकै सबभन्दा बढी संख्यामा मुद्दा दर्ता भएको हो प्रहरीबाट उपलब्ध अपराध तालिका अनुसार गत आर्थिक वर्ष दुई हजार सत्तरी एकहत्तरमा मुद्दा दर्ता संख्या सात रहेको छ अघिल्लो आर्थिक वर्ष अर्थात् दुई सत्तरी सत्तरीमा यो सङ्ख्या छ सय चौरात्तर मात्र रहेको थियो अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा एक सय एकतिसवटा मुद्दा दर्ता भएका छन् आर्थिक वर्ष दुई हजार अडसठी उनासत्तरीमा भने मुद्दा दर्ता सङ्ख्या छ सय तेइस मात्र रहेको थियो त्यस्तै गत आर्थिक वर्षमा आठ सय सन्ताउन्नजना विभिन्न आपराधिक घटनामा संलग्नहरू पक्राउ परेका छन् अघिल्लो आर्थिक वर्षमा सात सय सातजना रहेको त्यसअघिको आर्थिक वर्षमा छ सय उनासाठीजना आपराधिक वृत्तका मानिस पक्र परेका चितवन प्रहरीले जनाएको छ गत आर्थिक वर्षमा मानव हत्याका बाह्रवटा मात्र मुद्दा दर्ता भएका छन् अघिल्लो आर्थिक वर्षमा यो घटनामा दर्ता मुद्दा सङ्ख्या अठार रहेको थियो गत वर्ष मानव हत्यामा सम्झन पाँचजना महिला पक्राउ परेका थिए प्रहरी सक्रियताको आधारमा नियन्त्रण गर्न सकिने अपराधहरू जस्तै मानव हत्या र चोरी मुद्दा घटेको पाइएको छ त्यस्तै सामाजिक रूपमा विकराज समस्या समस्याका रूपमा रहेको लुकेको अपराध लागु औषध कारोबार केही सार्वजनिक अपराध भने बढेको छ त्यस्तै गत वर्ष चालिसजना फरार अभियुक्त पक्राउ गरिएको छ गत वर्ष तिन सय छवटा केही सार्वजनिक अपराध अन्तर्गत मुद्दा दर्ता भएको छ त्यसअघि जम्मा एक सय सतासीवटा रहेका थिए तिन सय छ घटनामा पाँच सय अठारजनामाथि कारवाही चलाइएको थियो त्यही अघिल्लो वर्ष तिन सय एक्काइसजनामाथि मुद्दा चलाइएको थियो दुई वर्षको अन्तरालमा एक सय उन्नाइस मुद्दा बढ्नुका साथै एक सय सन्तानब्बेजना पक्राउ परि कारवाही चलाएको प्रहरी प्रमुख एसपी प्रधुन्न कार्कीले जानकारी दिनुभयो चुरे क्षेत्रको संरक्षणका लागि भन्दै सरकारले ढुङ्गा बालुवा गिटी ओसार पसारमा रोक लगाए पनि स्थानीय व्यापारीहरूले बढी पैसा लिएर ढुङ्गा बालुवा ओसारिरहेका छन् सामान्य अवस्थामा भन्दा बढी मूल्य लिएर ढुङ्गा बालुवा ओसार पसार गरिरहेको हो बन्दको मौका छोपेर केही व्यापारले बढी मूल्य लिएर ढुङ्गा बालुवा ओसार पसार गरिरहेका छन् लोकल ट्रक तथा ट्रिपर ढुवानी समिति चितवनका अध्यक्ष कुलराज अधिकारीले भन्नुभयो यो समस्या बढी भरतपुर क्षेत्रमा छ चुरे क्षेत्र अन्तर्गत चितवन जिल्लाका अधिकांश भाग समेटिन्छ सरकारको निर्णयसँगै चितवनको स्थानीय प्रशासनले खोला नालाबाट ढुङ्गा गिटी बालुवा उठाउन रोक लगाएको तेइस दिन भयो तर पनि लोकेसिपी ट्रक तथा ट्र्याक्टर बालुवा ट्र्याक्टरवालाले यो ओसारिरहेका छन् पहिले नै ल्याएर स्टक गरिराखेकाहरूले बढी मूल्यमा बेचेका हुन् अध्यक्ष अधिकारीले भन्नुभयो सरकारले साउन एक गतेदेखि यो बन्द गरेको हो बन्द हुन पूर्वसम्म नानगढ र भरतपुर क्षेत्रमा बालुवा एक ट्रकको नौ हजार र ट्र्याक्टरको पाँच हजार रुपियाँको हाराहारीमा पाइन्थ्यो तर अहिले आवश्यक परेका उपभोक्ताहरूको एक ट्र्याक्टरकै नौ हजार रुपियाँ र ट्रकको एघार हजार रुपियाँसम्म तिर्ने गरेका छन् आदिवासी जनजाति समुदायले अर्थपूर्ण सहभागिताको विषयमा ओकालत गर्दा अन्यबाट एकल जातीय पहिचानको आरोप लगाइएको गुनासो गरेका छन् समावेशिता र समानताको विषयमा आदिवासीले विगत लामो समयदेखि आवाज उठाएको भए पनि त्यसलाई विषयान्तर गरिएको उनीहरूको आरोप छ भरतपुर नगर तामाङ समाज भरतपुरको आयोजना तथा तामाङ सञ्चार समूह सितवनको सहकार्यमा मङ्गलबारदेखि सुरु भएको उद्घोषण तथा व्यक्तित्व विकास तालिम कार्यक्रमको समापन कार्यक्रममा सम्बोधन गर्दै उनीहरूले यस्तो बताएका हुन् कार्यक्रममा तामाङ सञ्चार समूहका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि जगत दोङ तामाङले उत्पीडित आदिवासी जनजातिको सवालमा क्षेत्री बाहुन समुदायले पनि ओखलत नगर्दाको अवस्थासम्म सामाजिक विकास सम्भव नभएको बताउनुभयो आदिवासी जनजातिको वास्तविक समस्याहरूलाई बङ्गाएर गलत सन्देश प्रचार गरेको भन्दै उहाँले यस्तो क्रियाकलाप रोक्नुपर्ने बताउनुभयो धान रोपाइँ सकिएर मल राख्ने समयमा चितवनमा युरिया मलको अभाव देखिएको छ अहिले कृषि सामग्री वितरण केन्द्र भरतपुरमा आवश्यक मात्रामा युरिया मल नरहेको र अहिले समस्या आउन थालेको केन्द्रका प्रमुख रविन्द्र गौतमले बताउनुभयो गौतमका अनुसार अहिलेको समयमा चितवनमा दुई मेट्रिक टन युरिया मल आवश्यकता रहेको छ अहिले चितवनमा आवश्यक मात्रामा पोटास र डिएपी भनिरहेको उहाँको भनाइ छ कृषकहरूले धान रोपाइसकेपछि मलखातको आवश्यक पर्ने भएकाले अब मलको अभाव हुन नदिनका लागि केन्द्रले थप मलखातको व्यवस्था गर्न लागेको छ अघिल्ला वर्षमा जस्तो कृषकहरूमा मलको अभाव नपरोस् भन्दै अहिले केन्द्रले मल बिक्री वितरणका लागि स्वाल ट्रेनिङ मार्फत पनि मल बिक्री वितरण गर्न थालेको छ चितवन जिल्लाको लागि आवश्यक मलखातको व्यवस्था गर्नका लागि सरकारले ट्रेनिङ तयार गरेको कार्यालय प्रमुख बुद्धि विनोद दाहालले जानकारी दिनुभयो पूर्वी चितवनमा लगाएको धान खेतीमा गबारो रोगको संक्रमण देखिएको छ जसका कारण कृषकहरू चिन्तित बनेका छन् दुई बाली धान खेती गर्ने स्थानमा यस्तो समस्या देखिएको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ कार्यालयका अनुसार अहिले पूर्वी चितवनको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 भनाइ छ मौसम हेरिसोप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ अर्पण मौसम अर्पण मौसम यस अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो मौसम सम्बन्धी जानकारीसँगै आजको लागि बिहान सात बजेको अर्पण स्थानीय समाचार सकियो ध्रुवराज आज्ञा चाहन्छु नमस्कार यस अर्पण स्थानीय समाचारको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस The next education आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited line Chowk Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine